टाइम चेन्ज अहिले दिउँसोको दुई बज्यो अहिले दिउँसोको दुई बज्यो मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर यस अर्पण समाचारको साथमा एटिच्युड multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टी एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू नारायणी नदीमा पानीको सतह खतराको सङ्केतभन्दा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 छ नदीमा पानीको सतह नौ मिटर भन्दा माथि पुगेको छ नारायणीमा छ दशमलव आठ मिटरसम्मको पानीको बहावलाई चेतावनी सङ्केत र आठ मिटरलाई खतराको सङ्केत मान्ने गरिन्छ पानीको बहाव खतराको सङ्केत भन्दा माथि पुगेपछि बस्तीमा बाढी पस्ने खतरा बढेको छ बहाव बढेर गैँडाकोटका विभिन्न क्षेत्रमा पानीको छाल पस्न थालेपछि गैँडाकोट प्रहरीले माइकिङ गरेर सुरक्षित रहन स्थानीयलाई आग्रह गरेको छ चितवनका गुन्जनगर दिव्यनगर मेगौली मङ्गलपुर लगायतका स्थानका बस्ती डोबानको खतरामा परेका छन् नदी नजिक नजान र अत्यावश्यक सामान तयारी अवस्थामा राख्न प्रशासनले आग्रह गरेको छ जिल्ला चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले पानीको सत्ता बढेकाले सचेत रहन आग्रह गर्नुभएको छ जिल्ला दैवी प्रकोप उद्धार समिति तयारी अवस्थामा रहेको पनि शर्माको भनाइ छ चट्याङ लागेर आज बिहान कपिल वस्तुमा एकजनाको ज्यान गएको छ बिहान भैँसीलाई बारीमा छोडेर घर फर्किँदा चट्याङ लागेर हरदौना गाविस एक्का पचास वर्षीय अमेरिका अहिरको ज्यान गएको प्रहरी जनाएको छ चट्याङबाट उहाँको कच्ची घरमा आग लागिँदा सामान्य क्षति भएको प्रहरीको भनाइ छ यता नवलप्रासीको ठुलो खैरटवा छ पर्सामा अज्ञात समूहले स्थानीय पैँतालिस वर्षीय मुन्नादेवी यादवको हत्या गरेका छन् इलाका प्रहरीकारले सेमरीका अनुसार आफ्नै ओखबारीमा घाँस काटिरहेको अवस्थामा ती महिलालाई पेटमा छुरा प्रहार गरी हत्या गरेका हुन् सब परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगेको र हत्याको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले दोस्रो संविधान सभाको चुनावका लागि नेताहरू भोट माग्न गाउँमा गएमा आफरले बाँकी नराख्ने चेतावनी दिनुभएको छ चार दलका नेताहरू चुनाव हुनुपर्छ भन्दै गाउँ जानेर नेकपा माओवादीका कार्यकर्ताहरू चुनाव हुनुहुँदैन भनेर गाउँ जाँदा मोडभेड हुन सक्ने उहाँको भनाइ छ क्रान्तिकारी पत्रकार महासङ्घ मकवानपुरले आज हेटोडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहमति बिना नै पेलेर चार दल र सरकारले चुनाव गर्न खोजेमा कुनै पनि हालतमा चुनाव हुन नदिने बताउनु संविधान सभा चुनावको लागि अहिलेको सरकार खारेज हुनुपर्ने चार दलीय सेन्डिकेट खारेज हुनुपर्ने गोलमेच सभा गरेर राजनैतिक दलहरूबाट नै सरकार गठन हुनुपर्ने उहाँले बताउनुभयो एकीकृत माओवादीसँग धेरै कुरामा बेमती भएर अलग भएकाले फेरि सजिलोसँग पार्टी एकता हुन नसक्ने उहाँले बताउनुभयो सहमतिबाट सबै प्रक्रिया खारेज गरेर आएमा चुनावमा जान्छौँ तर पेलेर जान खोजियो भने हामी पनि चुनाव हुन दिनौँ वैध मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी मङ्सिर चार गते कुनै हालतले संविधान सभाको निर्वाचन हुन नसक्ने बताउनु भएको छ उहाँले तीन दलीय सिन्डिकेट र वर्तमान सरकारले नै निर्वाचन गराउन नचाहेको आरोप लगाउनुभयो मिडिया इन्टरनेसनलले आज काठमाडौँमा गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले संविधान बन्ने सुनिश्चितता नभएसम्म संविधान सभाको निर्वाचनको कुनै औचित्य नभएको बताउनुभयो उहाँले केही नेता र निर्वाचन आयोगले चुनाव हुन्छ भन्दैमा चुनाव हुन नसक्ने प्रश्न पार्नुभयो मोहन वैद्य नेतृत्वमा रहेको नेकपा माओवादीसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै यादवले वर्तमान अवस्थामा गोलमेच सम्मेलन गरेर पनि निकास निस्कन नसक्ने बताउनुभयो अहिले नै गोलमेच सम्मेलनको वैधानिकता प्रष्ट नभएको भन्दै अध्यक्ष यादवले संविधान निर्माणको सुनिश्चित गर्न सक्ने गोलमेच सम्मेलनको मात्रै औचित्य रहने बताउनुभयो नेपाली कङ्ग्रेसकी नेत्री सुजता कोइराला र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना बीच भेटवार्ता भएको छ प्रधानमन्त्री हसिनाको सरकार निवास गोनो भवनमा आज भएको भेटमा महिलाको नेतृत्व विकास आर्थिक सामाजिक क्षेत्रमा महिलाको सहभागिता लगायतका विषयमा कुराकानी भएको थियो सो अवसरमा कोइरालाले राजनीतिमा महिलाको भूमिका बढाउनका लागि आइक्याप जस्ता सङ्घ संस्था मार्फत एसियामा काम गर्न आग्रह गर्नुभएको थियो भेटमा दुवैले दुई देशबीचको सहकारी पारेर सम्बन्धलाई अझ प्रगाड बनाउने प्रतिबद्धता जनाएका छन् मङ्सिर चारमा हुने संविधान सभाको चुनावको लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ सरकार राजनैतिक दल उम्मेद्वार दलका कार्यकर्ता सञ्चार माध्यम र गैर सरकारी संस्थाका लागि आचार संहिता लागू गरेको निर्वाचन आयोगले जनाएको छ आचार संहिता लागू भएपछि सरकारले नियमित बाहेक अरू नियुक्ति सरुवा बढुवा र नयाँ कार्यक्रम गर्न पाउने छैन निर्वाचन अभियानमा देशको स्वतन्त्रता राष्ट्रिय अखण्डता राज्य शक्ति बहुदलीय प्रजातन्त्र मानवाधिकार तथा स्वतन्त्र न्यायपालिकामा आँच पुर्याउन नपाउने आचार संहितामा उल्लेख छ आचार संहितामा प्रत्यक्ष उम्मेद्वारले बढीमा दस लाख र समानुपातिक उम्मेद्वारले पचहत्तर हजार रुपियाँसम्म खर्च गर्न पाउने व्यवस्था छ त्यस्तै धार्मिक ऐतिहासिक स्मारक वा सरकारी भवनमा भित्तेलेखन गर्न पाइँदैन धर्म जाति लिङ्ग भाषा आदिमा घृणा उत्पन्न हुने गरी निर्वाचन अभियान सञ्चालन गर्न नपाउने भाषण गर्दा सभ्य भाषा प्रयोग गर्नुपर्ने कुनै नेता वा कार्यकर्ताको व्यक्तिगत जीवनबारे आलोचना गर्न नपाइने लैङ्गिक हिंसा भाषा भड्काउने खालको गतिविधि गर्न नपाइने आचार संहितामा उल्लेख छ आचार संहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपियाँसम्म दण्ड छ वर्ष उम्मेद्वार हुन अयोग्य हुने र त्यस्तो अभिव्यक्ति त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निर्वाचन स्वत रद्द गर्न सक्ने समेत व्यवस्था आचार संहितामा गरिएको छ नेपाल विद्यार्थी सङ्घले आर्थिक अनियमिततामा संलग्न विद्यार्थी नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ स्वतन्त्र विद्यार्थी युनियनको चुनाव प्रचार र महाधिवेशनका नाममा आर्थिक अनियमितता गर्ने नेता कार्यकर्तालाई कारवाही गरेको सङ्घले जनाएको छ आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सङ्घ अध्यक्ष रञ्जित कर्णले केन्द्रीय सदस्य बलदेव तिमल सिन्हाले पचहत्तर लाख रुपियाँ सबै चुनावको प्रचारमा खर्च भएको बताएर आर्थिक अनियमितता गरेको भन्दै कारवाही प्रक्रिया थालेको बताउनुभयो तिमल सिन्हालाई पन्ध्र दिनभित्र स्पष्टीकरण दिन पत्र पठाइएको छ त्यस्तै महाधिवेशनका लागि जबरजस्ती चन्दा सङ्कलन गर्ने मिलन खड्कालाई छ महिनाका लागि निलम्बन गरिएको छ भने पूर्व केन्द्रीय सदस्य सुमन खड्कालाई स्पष्टीकरण सोधिएको छ त्यस्तै सङ्गठनको बदनाम गर्ने रामेसापका रामकृष्ण खड्का र रत्नहरि ढुङ्गेललाई तीन महिनाका लागि निलम्बन गरेको नेविसङ्घले जनाएको छ भदौ उनातिस गतेदेखि काठमाडौँमा हुने नेविसङ्घको महाधिवेशनका लागि महाधिवेशन कार्यतालिका पनि सार्वजनिक गरिएको छ महाधिवेशनका लागि विभिन्न समिति र उपसमिति गठन गरिएको कर्णले बताउनुभयो आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरू शिव मन्दिरमा पूजा गरी मनाउँदैछन् साउन महिनाको सोमबार शिवको व्रत बसी मनले चिताएको पूरा हुने विश्वास रहेकाले देशभरिका शिव मन्दिरमा धर्मावलम्बीको भिड लागेको छ विशेष गरी महिलाहरू हरियो रङ्गका सुराम मेहेन्दी र गेरु वस्त्र लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् साउनको पहिलो सोमबार पारेर नारायणी नदीको जल लिएर देवघाट पुग्ने बोलबम यात्रीको सङ्ख्या आज धेरै छ देवघाटमा बोलबम मेला भर्न नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू देवघाट पुगेका छन् साउन महिनाभर देवघाटमा बोलबम मेला लाग्ने गर्दछ विशेष गरी सोमबार तीर्था तीर्थालुहरूको बढी भिड लाग्ने गरेको छ नदीमा बाढी बढेकाले जल भर्ने क्रममा बग्न सक्ने भएकाले भक्तजनको सुरक्षाका लागि नदी किनारमा बाँसको किला गाडेर डोरी टाँगिएको छ झोलुङ्गे पुलबाट आवजातलाई सहज बनाउन पुलको दुवैतर्फ ठुलो सङ्ख्यामा प्रहरी पनि खटाइएको छ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको पैँतिसौँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ विक्रम सम्बत उन्नाइस सय उनानब्बे साल असार पन्ध्र गते रामेछापको भङ्गेरीमा जन्मेका पुष्पलालको दुई साल साउन सात गते निधन भएको थियो पुष्पलालकै पहलमा दुई सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो दुई सालबाट कम्युनिष्ट पार्टी विभाजन हुँदै जाने क्रममा दुई सालमा पुष्पलालले पञ्चायती व्यवस्था विरुद्ध संयुक्त जनआन्दोलनको कार्यदिशा ल्याउनु भएको थियो नेताभन्दा नीतिलाई प्रधान बनाउनुपर्छ भन्ने पुष्पलालको विचारमा नेपालका कम्युनिष्ट पार्टीहरू हिँड्न नसकेको भन्दै आलोचना हुने गरेको छ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रेस वक्तव्य निकालेर पुष्पलालको सिङ्गो राजनैतिक जीवन सबैका लागि सदैव प्रेरणादायी भएको उल्लेख गर्नुभएको छ सुनको भाउ आज हत्तै बढेको छ आइतबारको तुलनामा तोलाको एक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 विदेशको समाचार चिनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्पमा परि कम्तीमा जनाको ज्यान गएको छ झन्डै तिन सयजना घाइते भएका छन् स्थानीय समयअनुसार बिहान पाउने आठ बजे छ दशमलव छ रेक्टर स्केलको भूकम्प गएको चिनिया सञ्चार माध्यम सिनोवाले जनाएको छ भूकम्पका कारण मेन्सियान र झान्सियानमा धेरै क्षति भएको स्थानीय अधिकारीहरूले बताएका छन् भूकम्पले पाँच घरमा क्षति पुगेको छ तिन घर पुरै भत्किएका छन् केही ठाउँमा बिजुली बत्ती र सञ्चार सम्पर्क विच्छेद भएको प्रान्तीय सरकारले जनाएको छ पीडितहरूको उद्धारका लागि एक सय बिस विशेष उद्धारकर्मी तथा पाँच सयजना सैनिक पाँच सय आपतकालीन शिविरको व्यवस्था गर्नुका साथै राहत पुर्याउने तयारीलाई तीव्रता दिएको सरकारले बताएको छ खेल समाचार सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ खेल अपरान्न चार बजे दशरथ रङ्गशालमा सुरु हुनेछ अघिल्लो खेलमा भुटानलाई सात शून्यको फराकिलो अन्तरले हराएको नेपाल आज पनि खेल जित्दै सेमी फाइनलको यात्रा सुनिश्चित गर्ने योजनामा छ अफगानिस्तानलाई जितेमा नेपाल संरचरणको एक खेल बाँकी छँदै सेमी फाइनलमा पुग्नेछ अफगानिस्तानले अघिल्लो खेलमा पाकिस्तानसँग बराबरी खेलेको थियो समूह एमा नेपालको तीन पाकिस्तान र अफगानिस्तानको एक एक अङ्क छ भने भुटान अङ्कविहीन छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नारायणी नदीमा पानीको सतह खतराको सुरक्षित रहन प्रशासनको आग्रह चुनावमा भोट माग्न गाउँमा गई बाँकी नराख्ने नेकपा माओवादीका अध्यक्ष वैद्यको भने मङ्सिर चार गते कुनै पनि हालतमा निर्वाचन नहुने फोरम नेपालका अध्यक्ष यादवको दावी चिनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्पमा परि कम्तीमा जनाको ज्यान गयो झन्डै तिन जना घाइते र सोह्र वर्ष मरिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार